W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभर साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा सरकार र संघीय समाजवादी पार्टी बीच आज छलफल हुँदैछ सरकारले साँझ छलफलका लागि बोलाएको समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ छलफलमा थ्रेस होल्ड सभा सदस्य संख्या लगायतका विवादित विषयमा सहमतिको प्रयास हुनेछ मन्त्री परिषद अध्यक्ष रेग्मीले एमावधी कंग्रेस एमाले मधेसी मोर्चा र साना दलका नेतासँग छलफल गरिसक्नु भएको छ दलहरूले भने आफ्नो अडान छाडेका छैनन् कंग्रेस र एमाले थ्रेस सहितको प्रस्तावित नयाँ कानूनको पक्षमा छन् भने माओवादी सहितका दलहरूले पुरानै कानून अनुसार चुनाव हुनुपर्नेमा जोड़ दिएका छन् निर्वाचन सम्बन्धी अध्यादेशमा सहमति नजुट्दा सरकारले चुनावको मिति समेत घोषणा गर्न सकेको छैन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावी वातावरण बनाएर मात्र संविधान सभा चुनावको मिति घोषणा हुने बताउनु भएको छ काठमाडौँमा आज बिहान भएको एक कार्यक्रममा उहाँले सरकारले चुनावी वातावरणका लागि दलहरूसँग छलफल थालेको बताउनु भएको छ आवश्यक कानूनको सुनिश्चितता गरी वातावरण बनाएर मात्र चुनावको मिति घोषणा हुने रेग्मीको भनाइ छ उहाँले नेकपा माओवादी लगायतका सरकार विरोधी दललाई वार्तामा आउन फेरि पनि आह्वान गर्नुभएको छ कुनै पनि प्रकारको आरोह पूर्वाग्रह समय र विमति नराखी अविश्वासलाई विश्वासलाई त्याग्दै चुनावी कार्यक्रममा सहभागी हुन रेग्मीले नेकपा माओवादी लगायतका दलहरूलाई आग्रह गर्नुभएको छ पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले आगामी संविधान सभाको चुनावमा आफ्नो पार्टीले लोकतन्त्रको मोडललाई मुख्य एजेन्डाको रूपमा लैजाने बताउनु भएको छ अखिल क्रान्तिकारी बोटोल बहुमुखी क्याम्पसले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले अहिले दलहरूबीच औपचारिक कि वास्तविक लोकतन्त्र भन्ने बारेमा लडाई सुरु भएको पनि बताउनु भएको छ आफ्नो दलले वास्तविक लोकतन्त्रको नयाँ मोडललाई जनतामा लैजाने भन्दै भट्टराईले लोकतन्त्रको मोडलसहित राज्यको पुनः तथा आर्थिक विकास र समृद्धिको मुद्दा चुनावका मुख्य एजेन्डा हुने बताउनु भएको छ धनी र गरिबलाई एकै ठाउँबाट अधिकार दिने कुरा गर्नु बाघ र बाख्रालाई एउटै कुवाबाट एउटै कुवाबाट पानी खान दिनु सरह भएको र यसले वास्तविक लोकतन्त्र स्थापना नहुने भएकाले आफूहरू नयाँ मोडलमा जान लागेको बताउनु भएको छ आगामी कार्तिक महिनामा नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन साक स्तरीय सरसफाई सम्बन्धी सम्मेलन हुने भएको छ सम्मेलनमा साक राष्ट्रले सरसफाईका क्षेत्रमा गरेका प्रगति एवं समस्याका बारेमा छलफल हुनेछ सन् दुई हजार सत्रसम्ममा भएका सबैका लागि सरसफाईको पहुँच पुर्याउने विश्वव्यापी अभियान रहेको छ नेपालमा अझै पनि अडतिस प्रतिशत जनता सरसफाईको पहुँचभन्दा बाहिर रहेका छन् शहरी विकास मन्त्रालयका अनुसार दैनिक दस लाख जनताले खुल्ला क्षेत्रमा दिशा पिसा गरिरहेका छन् शहरी विकास मन्त्री छविराज पन्तले नेपाल वातावरण पत्रकार समूह र फोहोर व्यवस्थापन प्राविधिक सहयोग केन्द्रद्वारा संयुक्त रूपमा आयोजित फोहोर मैला व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै सार्क स्तरीय सरसफाई क्षेत्रीय सम्मेलनको तयारी भइराखेको जानकारी दिनुभएको छ सफा सहर अभियानका लागि मन्त्रालयले नयाँ कार्यक्रम ल्याउन लागेको बताउँदै यसमा सहयोग पुर्याउन मन्त्री पन्तले सबैसँग आग्रह गर्नुभएको छ सुन चाँदीको भाव आज घटेको छ सुनको भाव एक दिन तोलामा पाँच सय रुपियाँले घटेर मङ्गलबार एकाउन्न हजार दुई सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा भाव घटेकाले स्थानीय बजार पनि प्रभावित भएको हो अन्तर्राष्ट्रिय बजारमा सुन पर्त्यौं सोह्र डलरले घटेर चौध सय पच्चिस डलरमा आइपुगेको छ यस्तै आज चाँदीको भाव पनि तोलामा दस रुपियाँ घटेर आठ सय अस्सी रुपियाँ कायम भएको छ ताइवानले फिलिपिनी रश्मिकलाई काममा राख्न रोक लगाउनुका साथै आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ गएको हप्ता ताइवानी माझी फिलिपिन्सका तटरक्षकको गोली लागि मारिएपछि उत्पन्न तनावका बीच ताइवानले यस्तो निर्णय गरेको हो ताइवानले आफ्नो पछिल्लो कदमलाई राष्ट्रपतिमा इङ जिउको माझी हत्या केसमा फिलिपिन्सको व्यवहारप्रतिको गम्भीर असन्तुष्टि भएको प्रतिक्रिया दिएको छ हत्याका लागि माफी माग्न दिएको तीन दिनको समय सीमा सकिएपछि फिलिपिन्सका तर्फबाट माफी मागेको पनि ताइवानले असन्तुष्टि जनाएको छ ताइवानमा रहेको फिलिप पिनी कार्यालयका प्रतिनिधिले घटनाप्रति माफी माग्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिने र संयुक्त रूपमा छानबिन गर्ने बताएका थिए तर ताइवान सरकारले भने फिलिपिन्स सरकारका तर्फबाट औपचारिक रूपमा माफी माग्नुपर्ने अडान राखेको छ ताइवानले आजसम्म फिलिपिन्सबाट चित्त बुझ्दो जवाफ नआए प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ आफ्ना नागरिकलाई फिलिपिन्सको भ्रमण गर्न रोक लगाउने सबै प्रकारका उच्च स्तरीय विनिमय र विवादित क्षेत्रमा सैन्य अभ्यास गर्ने ताइवानको तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् र इङ्ल्यान्डका डिफेन्डर तथा पूर्व कप्तान रियो फर्डिनाटले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास दिएका छन् म्यान्चेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका चौतिस वर्षीय फर्डिनाटले इङ्ल्यान्डका लागि एक्कासी क्याप जितेका छन् जसमा उनले तीन गोल समेत गरेका छन् अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासका लागि यो सही समय भएको उनले बताएका छन् सन् उन्नाइस सय सन् उन्नाइस सय सन्तानब्बेमा क्यामरन विरुद्ध इङ्ल्यान्डका लागि डेब्यू गरेका उनले सन् उन्नाइस सय अन्ठानब्बे दुई र दुई हजार छमा गरी तीनवटा विश्वकप खेलेका छन् दुई हजार दसमा दक्षिण अफ्रिकामा भएको विश्वकपमा भने उनी चोटका कारण इङ्ल्यान्डको टोलीमा परेका छैनन् वेस्ट ह्याम्परबाट क्लब फुटबल सुरु गरेका हरिनाथले दुई हजार दुईदेखि म्यान्चेस्टर युनाइटेडमा रहेका छन् रुवास्ने विरुद्ध युनाइटेडलाई जित दिलाउने क्रममा उनले पाँच वर्षपछि बुधबार युनाइटेडका लागि गोल गरेका थिए हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी